नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा नवलप्रासीको दाउन्ने उकालोमा भएको सवारी दुर्घटनामा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ काठमाडौँबाट गिटी लिएर भारतको नौ तुनातर्फ जाँदै गरेको नातिनख चौतिस पन्ध्र नम्बरको ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो मृतकको शनाखत हुन सकेको छैन सोही ट्रकले रोकिराखेको लोते रप सन्ताउन्न तेइस नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नवलप्रासी दुम्कीवास पाँच बस्ने टाइम बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धन प्रबन्धक किरण शर्माको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यले नवलप्रासीले जनाएको छ चालक तथा ट्रकलाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको छ दुर्घटनापछि ट्रक बाटोमा पल्टिएका कारण बुधबार राति अबेरसम्म पनि एकतर्फी रूपमा मात्र सवारी साधन चलेका थिए ट्राफिक मिलोचकमा भएको सवारी दुर्घटना परि एकजनाको मृत्यु भएको छ बुटबलबाट भैरवातर्फ जाँदै गरेको माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटबल एघारका छप्पन्न वर्षका राजु गुरुङको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ उनको उपचारका लागि अस्पताल लैजाँदा गर्दा बाटोमा मृत्यु भएको हो दुर्घटनामा बुटबल नौ देवनगरका पैँतिस वर्षका ओम गुरुङ घाइते भएका छन् उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउने पहाडमा रहेका अन्ठानब्बेवटा होटल सडक कार्यालयले डोजर लगाएर भत्काएको छ राजमार्ग क्षेत्रभित्र बनेका होटल सञ्चालकलाई पटक पटकको समय दिँदा समेत अटेर गरेपछि सडक डिभिजन वटवले बल प्रयोग गरेर बुधबार भत्काएको हो तीन दशकदेखि दाउने पहाडमा सञ्चालन हुँदै आएका